समितिको बैठक जारी निर्वाचनको मिति तोक्न सरकार आर्तुर रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई भारत भ्रमणमा रहनुभएका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त पूर्व मुख्य सचिव लोकमान सिंह कार्की विरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनवाई शुरू मेक्सिको एक कारागारमा झडप तेह्र जनाको मृत्यु पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको ज्यान गयो र आइसिसी डिभिजन थ्रीको पहिलो खेलमा आज नेपाल अमेरिकासँग भिन्ने आइपिएल क्रिकेटमा चेन्नई र कलकत्ता तथा दिल्ली र पुणे आमुने सामुने हुने खुसीको खबर सय प्रतिशत ग्यारेन्टीका साथ जाँडरक्सी गाँजा भाङ धतुरो चुरोट चरे सेवन थाहा नै नहुने गरी छुटाउने आयुर्वेदिक चुड यौन सम्बन्धी समस्याको लागि लिङ्गको मोटाई लम्बाई बढाउने र लामो समयसम्म यौन आनन्द लिन सकिने लङ जम्प म्याक्सम्यान र सेक्स टोयहरू भारी छुटका साथ पाइने जानकारी गराइन्छ थप जानकारीको लागि सम्पर्क टाढी हङकङ बजार फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई हजार सत्तरी साल वैशाख छब्बिस गते माता तीर्थ औसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा थाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे पाँच पचास बैसठी तिन सय बत्तिस र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर आठ सय बाह्र स्थान होटल मोनालिसा सौराहा आयोजक थाइला सहयोग संरक्षण समाज सौराहा चितवन रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट सरकारले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुमन भट्टराई र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा सल्यानको थारमारेमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेमा बाह्र वर्षका दीपक केसी र इलाका प्रहरी कार्यालय थारमारेमा कार्यरत प्रहरी नायब निरीक्षक मोतीलाल बैगार रहेका छन् बाख्रा चराउने क्रममा केसीलाई करेन्ट लागेपछि उद्धारको प्रयासका क्रममा प्रहरी नायब निरीक्षक बैगारको समेत ज्यान गएको हो यसैबीच बैतडीको श्रीकोट गाविस वडा नम्बर पाँच तारलमा आज बिहान ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ बैतडीको सातबाजबाट खोसलेकतर्फ जाँदै गरेको ट्रिपर दुर्घटनामा बजाङका गौतम बोहरा छोरा र सहचालक श्रीकोट दुईका रोशन भट्टको मृत्यु भएको हो ट्रिपर सड़कबाट करिब दुई सय मिटर तल खस्दा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलाई उद्धित गर्दै रेडियो सौगातबाट भरत खत्रीले जनाएका छन् नेकपा माओवादीले गरेको बन्दका कारण पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएको छ बन्दका कारण पाँच थर इलाम ताप्लेजुङ तेह्रथुम र झापा जिल्लाको जनजीवन कष्टकर बनेको हो चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरिएको भन्दै नेकपा माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले अनिश्चितकालीन बन्दको आह्वान गरेको हो बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार कल कारखाना शैक्षिक संस्था पनि ठप्प रहेका छन् राजमार्गमा यातायातका साधन नचल्दा यात्रु बीच बाटोमै अलपत्रमा परेका छन् भने बन्दकर्ताले पाँच थर र इलामका चोक र राजमार्गमा बिहानैदेखि प्रदर्शन गरेका छन् लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा पाँच थरको जिल्ला अधिवेशनमा सघाउन भन्दै मेची राजमार्ग अन्तर्गत इलाम चमैता पासाङ टारमा चन्दा उठाउँदै गरेको अवस्थामा पाँचजना कार्यकर्तालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको थियो काभ्रेको मिथिनकोटमा एक महिना अघि भएको सामूहिक बलात्कारमा संलग्न भएको अभियोग लागेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ पानी खाने वाहनामा चैत तेह्र गते राति घरभित्र छिरेका पाँचजनाको हतियारधारी समूहले मेथिनकोट आठ काफ्ले थोकी एक किशोरीलाई सामूहिक बलात्कार गरेका थिए पक्राउ परेका सबैले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ घटनामा संलग्न भनिएका एकजना भने अझै फरार रहेका छन् पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन भइरहेको तयारी रोक्न माग गर्दै परेको माथिको सुनवाई शुरू भएको छ यस अघि पटक पटक सर्दै आएको रिटमा आज न्यायाधीश डोई गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासमा सुनवाई शुरू भएको हो रिटको फैसला आजै हुन सक्ने सम्भावना रहेको बताइएको छ प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने निर्णय गर्दा दलहरूले अख्तियारको प्रमुखका लागि कार्कीलाई नियुक्त गर्ने निर्णय गरेका थिए शाही सरकारका पालामा मुख्य सचिव रहेका कार्कीलाई रायमाझी आयोगले भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहेको ठहर समेत गरेको थियो कार्कीले अख्तियारको दुरूपयोग गरी दुई हजार बैसठी त्रिसठी सालको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेको छ भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर भएको व्यक्तिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख बनाउने निर्णय रोक्न माग गर्दै अधिवक्ता ओम प्रकाश अरियालले रिट दायर गर्नुभएको थियो कार्कीको विपक्षमा आज करिब आधा दर्जन वकिलले बहस गरिरहेका छनृ एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस नेकपा एमाले र मधेसी मोर्चाले अख्तियार प्रमुखका लागि सिफारिश गरे पनि नेकपा एमाले प्रस्ताव फिर्ता लिइसकेको छ भने एकीकृत माओवादीले कार्कीको समर्थन गर्दै आएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको निर्वाचनको मिति तोक्न सरकार आतुर रहेको बताउनु भएको छ निर्वाचन आयोग र दलहरूसँग निर्वाचनको मितिका विषयमा छलफल भइरहेको भन्दै उहाँले छिटै मिति घोषणा गरिने जानकारी दिनुभयो नेपाल इन्जिनियर्स एसोसिएशनको तेह्रौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनतर्फ ध्यान केन्द्रित गर्न दलहरूलाई आग्रह गर्नुभयो यस्तै निर्वाचन बिथोल्ने अभियानमा लागेका दलहरूलाई वार्ता मार्फत समस्या समाधान गरी निर्वाचन मैत्री वातावरण बनाउन पनि उहाँले आग्रह गर्नु गर्नुभयो निर्वाचन सम्पन्न गर्नु मात्र नभई वृहत जनसहभागिता र दिगो संविधान निर्माण गर्नु पनि सरकारको जिम्मेवारी रहेको उहाँको भनाइ छ उहाँले इन्जिनियरहरूलाई देशको विकासमा लाग्न समेत आग्रह गर्नुभयो तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल भारत पाकिस्तानका गरी करिब पन्ध्र सय इन्जिनियरहरूको सहभागिता रहेको छ निर्वाचनको तयारी र पार्टीको आन्तरिक एजेण्डाका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटिको बैठक बसिरहेको छ पार्टी कार्यालय बल्खुमा जारी बैठकमा निर्वाचनका लागि पार्टीको रणनीति र पार्टीमा रिक्त रहेको पदपूर्तिका विषयमा छलफल भइरहेको हो एमालेबाट उपाध्यक्ष अशोक राई नेता रामचन्द्र झा लगायतका नेताहरू अलग भएपछि उनीहरूको ठाउँमा कसलाई ल्याउने भन्ने विषयमा पनि बैठकमा छलफल भइरहेको छ यस्तै बैठकमा मधेस केन्द्रित चुनावी रणनीति पर्ने विषयमा पनि कुराकानी भइरहेको स्रोतले बताएको छ यस्तै चुनावमा अन्य दलहरूसँग तालमेल गर्ने विषयमा पनि बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् स्थायी समितिको बैठकले पोलिट ब्युरो बैठकको एजेण्डा समेत तय गर्ने बताइएको छ जारी स्थायी समितिको बैठक सकिए लगतै पोलिट ब्युरोको बैठक बस्ने बताइए पनि आजै पोलिट ब्युरोको बैठक नबस्ने एमाले बताएको छ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंगिरको पहिलो साताभित्र संविधान सभाको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ बीपी चिन्तन प्रतिष्ठान चितवन शाखाले गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न चितवन पुग्नुभएका उपसभापति पौडेलले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग निर्वाचनको मिति निर्वाचन हुनभन्दा सय दिन अघि मात्रै घोषणा हुने बताउनुभयो चुनावको मिति भन्दा चुनावको सुनिश्चितता मुख्य कुरा भएको उहाँको भनाइ छ उपसभापति पौडेलले संविधान सभाबाट संविधान जारी गर्नै पर्ने बाध्यात्मक अवस्था रहेकाले कुनै पनि पनि दलले निर्वाचनलाई अवरोध गर्न नहुने भयो नेकपा माओवादीप्रति लक्षित गर्दै पौडेलले चुनाव बितोल्न अनावश्यक माग राखेर आन्दोलन गर्नुको कुनै अर्थ नरहेको भयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतमा राजनीतिक भेडवार्ता गर्नुहुने भएको छ भारत भ्रमणका लागि जानुभएका प्रचण्डले आज त्यहाँका राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्न लाग्नु भएको हो भारतमा उहाँले आज पनि विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ यसअघि हिजो प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह विदेश सचिव रञ्जन मथाई लगायतका सँग भेटवार्ता गर्नुभएको थियो प्रचण्डले आगामी मंगलबार भारतका प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गर्ने कार्यक्रम रहेको सहकर्मी पत्रकार ऋषि धमलाले जानकारी दिनुभएको छ नेपालका लागि बेलायती राजदूत एन्ड्रू जेम्स स्पार्कले चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्ने हुनु भएको छ अपरान्ह चार बजेपछि हुने भेटमा आगामी संविधानसभाको चुनावको तयारी र बेलायतले गर्न सक्ने सहयोगका विषयमा कुराकानी हुने बताइएको छ गत शुक्रबार मात्र नेपालका लागि राजदूतको औपचारिक कार्यभार सम्हाल्नु भएका स्पार्कले रेग्मीसँगको भेटपछि अन्य दलका नेताहरूसँग पनि भेटघाट शुरू गर्ने बताइएको छ प्रवासी श्रमिकहरूले चार प्रतिशत श्रमिकले मात्र यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्ने गरेको पाइएको छ हालै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोगद्वारा सहयोग प्रदान गरिएको साथ सात प्रोजेक्ट सात सात प्रोजेक्ट राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र परिवार स्वास्थ्य महाशाखाको सहकार्यमा गरिएको एक सर्वेक्षणमा प्रवासी श्रमिक पुरूषहरूले श्रीमतीसँग कण्डमको प्रयोग गर्ने चार प्रतिशत मानिस रहेको पाइएको हो स्वास्थ्य सम्बन्धी केही विषयहरूमा केन्द्रित रहेर बाह्र कपिलवस्तु नवलपरासी र पाल्पामा यो सर्वेक्षण गरिएको थियो सर्वेक्षणले प्रवासी पुरूष श्रमिकमा एचआईभी र एड्सको बारे जानकारी पनि कम रहेको देखाइएको छ अछाममा गृह मन्त्रालयले अवैध हतियार बुझाउन सर्वसाधारणका लागि जारी गरेको पछिल्लो एक महिनाको अवधि सकिनै लाग्दा दुई सय चार हतियार संकलन भएको छ नेपाल प्रहरीले दिएको शुरूको एक महिनाको समय अवधिमा न्यून संख्यामा हतियार संकलन भएको भनिए पनि थप गरिएको समयमा भने हतियार बुझाउने क्रम बढ़ेको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 इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ दिदी हार्दिक अनुरोध गर्दछौ संयोजक उपेन्द्र अधिकारी सहजकर्ता भरतमणि भट्ट रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा राष्ट्रिय खबरमा अब विदेशका खबर पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको मृत्यु भएको छ आगामी चुनावका लागि उम्मेद्वारी घोषणा गरेको स्वतन्त्र उम्मेद्वार सेनै नोर अखबारको चुनावी अभियान सञ्चालनका लागि खोलिएको कार्यालयलाई लक्षित गरी विस्फोट गराइएको हो विस्फोटको कसैले जिम्मेवारी नलिएको भए पनि आगामी मे एघारमा हुने निर्वाचनमा सहभागी उम्मेद्वारलाई लक्षित गरी तालिबान विद्रोहीले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको बीबीसी अनलाइनले जनाएको छ पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको मृत्यु भएसँगै मेक्सिको स्थित एक कारागारमा कैदी बन्दीको दुई समूहबीच झडप हुँदा तेह्र कैदीको मृत्यु भएको छ कैदी बन्दीको समूहले एक अर्कालाई छुरा प्रहार गरेका हुन् मेक्सिको सान लुइस पोटोसी शहरमा रहेको कारागारमा भएको उक्त घटनामा अन्य केही कैदी तथा सुरक्षाकर्मी समेत घाइते भएका छन् उता कैदीका आफन्तहरूले भने कारागार प्रशासनले सुरक्षा व्यवस्था नदिएको भन्दै सरकार विरूद्ध प्रदर्शन गरेका छन् गत वर्ष पनि मेक्सिको कारागारमा झडप हुँदा चौवालिस जना मारिएका थिए अब खेलकुदका खबर ICC world cricket league division three आजबाट बर्मुडामा शुरू हुँदैछ आज तीनवटा खेल हुनेछन् नेपाली समयअनुसार राति सभा सात बजेबाट शुरू हुने खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ समर सेटमा शुरू हुने खेलमा नेपाल विजयी शुरूआत गर्ने दाउमा हुनेछ डिभिजन फाइभ र फोरमा अमेरिकालाई पराजित गरेकोले पनि नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रने प्रशिक्षक पुबुदु दशा नायकेले जानकारी दिनुभयो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक बैतडीको श्रीकोटमा त्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु सल्यानको थार मारेमा करेन्ट लागेर दुईजनाको ज्यान गयो नेकपा माओवादीले गरेको बन्दका कारण पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित मधेस केन्द्रित चुनावी रणनीति तय गर्न भन्दै बसेको एमाले स्थायी समितिको बैठक जारी निर्वाचनको मिति तोक्न सरकार आतुर रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई भारत भ्रमणमा रहनुभएका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड राजनीतिक भेडवार्तामा व्यस्त पूर्व मुख्य सचिव लोकमान सिंह कार्की विरूद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनवाई शुरू मेक्सिको एक कारागारमा झडप तेह्र जनाको मृत्यु पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको ज्यान गयो र आइसिसी डिभिजन थ्रीको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्ने हवस् त नेपालवाणी नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक पवन कटेललाई धन्यवाद दिँदै धीरज बस्नेत र सुमन भट्टराई विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा यसपालि संविधान अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्ने हालेर लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पुनश सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकात्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका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 ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको होम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दाईलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो भर पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Bikas solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोटी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकहत्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिनभरिको घाम रातभरिको काम घाम रातभरिको काम पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम